शुभ प्रभात बिहान छ बजेको साझा खबरमा लक्ष्मी बस्नेतसँगै विनु सुवेदीको तपाईँलाई हार्दिक स्वागत छ देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएनको साझा खबर WWW dot CIN dot ORG डट एनपीमा पनि सुन्न सकिन्छ आज दुई हजार सत्तरी साल वैशाख चार गते बुधबार अप्रिल सत्र तारिक सन् दुई हजार तेह्र नेपाल सम्बन्ध एघार सय तेत्तिस चौलाथ चैत्र शुक्ल पक्षको सप्तमिति तिथि साझा खबरको सुरुमा प्रमुख खबरका शीर्षकहरू निर्वाचन क्षेत्र पुनर्संरचना गरेर चुनाव गर्न सर्वोच्चद्वारा सरकारलाई आदेश चुनाव हुनेमा नागरिकको अविश्वास सरकारद्वारा असन्तुष्ट दलहरूलाई वार्ताका लागि पत्राचार काङ्ग्रेससँग प्रतिस्पर्धासँगै सहकार्य गर्ने एमालेको निर्णय सुनको भाउ हात्तै घट्यो सुन पसलहरूमा ग्राहकको भीड़ व्यापारीहरूद्वारा पसल बन्द सरकार वैदेशिक सहायता नीति बनाउँदै एक वर्षमा एक खर्ब वैदेशिक सहयोग प्राप्त रुकुमा अध्ययन बिना नै खाद्यान्न अभाव भएको प्रचार रौतहटको अग्नि पीडित बस्तीमा झाडा पखालाको प्रकोप तनहुमा एक किसानद्वारा गाई पालनमा साठी लाख लगानी करोड पुर्याउने लक्ष्य अमेरिकामा भएको बोस्टन म्याराथनमा बम विस्फोट तीनजनाको मृत्यु एक सय पचास भन्दा बढी घाइते इरान र पाकिस्तानको सीमा क्षेत्रमा शक्तिशाली भूकम्प पचासजना भन्दा बढीको मृत्यु र राष्ट्रिय भारोत्तोलनमा तारादेवीको चार कीर्तिमान डिभिजन थ्री क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक सयों रेडियो हजारों रेडियो कर्मी र नेपाली को माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन दलहरू र सरकारले पनि चुनाव गर्ने त भनेका छन् तर चुनाव गर्ने कसरी त्यसको केही मेलोमेसो छैन टुङ्गो छैन तर नागरिकहरू चाहिँ अब चुनाव हुन्छ भन्नेमै विश्वास गर्न छोडिसकेका छन् आजका पत्र पत्रिकाहरूमा तिनै खबर प्राथमिकता क्रममा छापिएका छन् सर्वोच्च अदालतले अन्तरिम चुनावी सरकारलाई निर्वाचन प्रक्रिया नरोकी क्षेत्र निर्धारण आयोग गठन गर्ने संवैधानिक व्यवस्था अनुसार निर्वाचनको तयारी गर्न आदेश दिएको छ जनसंख्याका आधारमा क्षेत्र निर्धारण हुनुपर्ने माग राख्दै आयोग गठन नहुन्जेल निर्वाचनका सबै प्रक्रिया क्रिया रोकिपाउँ भनी परेको रिटमाथि सुनवाई गर्दै न्यायाधीश गिरीश चन्द्र लालको एकले त्यस्तो आदेश दिएको हो यो आदेशसँगै असारमा गर्ने भनिएको चुनाव अब कार्तिक मङ्सिरमा सर्ने देखिएको छ आयोगलाई काम गर्न कम्तीमा एक महिना लाग्ने विज्ञले बताउँदै आएका छन् भ्रष्टाचारको कसुरमा जेल सजाय काटेर निस्के लगतै पूर्व मन्त्री जयप्रकाश प्रसाद गुप्ताले दायर गरेको रिटमा लालको इजलासले अन्तरिम आदेश जारी गरे पनि रिटमा मागिए जस्तो निर्वाचन प्रक्रिया भने रोक्न नपर्ने भनिएको छ अन्तरिम आदेश समेतको माग सम्बन्धमा विचार गर्दा निर्वाचनको तयारी सम्बन्धमा कुनै पनि काम नगर्न नगराउन भनी माग भएको देखिए पनि निर्वाचनका सबै काम रोक्न उपयुक्त नहुनाले सो बमोजिमको अन्तरिम आदेश जारी हुनुपर्ने देखिएको छ तर नेपालको अन्तरिम संविधान धारा दुई हजार त्रिसठी अन्तरिम संविधान दुई हजार त्रिसठीको धारा त्रिसठी तिनको खण्ड कमा प्रशासकीय जिल्लालाई निर्वाचन जिल्ला कायम गरी संविधान सभाको निर्वाचन हुनुभन्दा अघिको राष्ट्रिय जनगणनाबाट निश्चित भएको जनसङ्ख्याको आधारमा त्यस्ता जिल्ला र सदस्य संख्या बीचको अनुपात यथासम्भव समान हुने गरी धारा एक सय चौन्न क बमोजिम व्यवस्था भएको निर्वाचन क्षेत्र निर्धारण आयोगबाट निर्धारण भए बमोजिम सदस्यहरू रहने व्यवस्था भएको एवं सो अनुसार निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्नुपर्ने देखिएकाले संविधानका सो धाराहरूलाई मध्यनजर राखी निर्वाचन सम्बन्धी तयारी गर्न विपक्षीहरूको नाउँमा अर्को आदेश नभएसम्मका लागि अन्तरिम आदेश जारी गरिएको छ क्षेत्र पुनर्संरचना गरेर चुनावमा बढ्न सर्वोच्चले आदेश दिएको छ कान्तिपुरमा घनश्याम खड्का र चेतबहादुर सिंहले खबर लेख्नु भएको छ आगामी मङ्सिरमा समेत चुनाव हुन्छ भन्नेमा सर्वसाधारण विश्वस्त नभएको एक सर्वेक्षणले देखाएको छ अन्नपूर्ण पोस्ट दैनिकले यसै साता देशभरि गरेको सर्वेक्षणले यस्तो देखाएको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ एक एकहत्तर जिल्लाका एक हजार चार सय बिस उत्तरदातालाई सोधेको प्रश्नमा हुन्छ र हुन्न भन्ने संख्या बराबरी पाइएको छ चुनाव हुन्छ भन्ने पक्षमा त्रिपन्न प्रतिशत छन् भन्ने हुन्न भन्ने पक्षमा सत्तालिस प्रतिशत छन् सर्वेक्षणमा सहभागी कुल उत्तरदाता मध्ये पुरुष अठहत्तर प्रतिशत र महिला बाइस प्रतिशत थिए सहभागी मध्ये छयालिस प्रतिशतले हुन्छ भन्नेमा जवाफ दिएका थिए भने हुन्छ भन्ने महिलाको प्रतिशत पचास थियो आगामी मङ्सिरमा चुनाव हुन्छ वा हुन्न भनेर सोधिएको प्रश्न प्रत्येक जिल्लाबाट दसजना सर्वसाधारण र दसजना राजनीति कर्मीसँगै ऱ्यान्डमली बिसजनाका दरले यो प्रश्न गरिएको थियो आजको अन्नपूर्ण पोस्ट दैनिकले मुख्य खबर बनाएर छापेको खबर गुणराज लुइटेल र राजन पोखरेलले लेख्नु भएको छ सरकारले चुनावी सरकार विरोधी मोर्चालाई वार्तामा आउन पत्रचार गरेको छ प्रमुख तीन दल र मधेसी मोर्चाले प्रधान न्यायाधीश नेतृत्वमा चुनावी सरकार बनाएर असंवैधानिक काम गरेको भन्दै आन्दोलनरत सबै दललाई वार्तामा आउन सरकारले चिठी लेखेको हो दुई साता पहिले गठित सरकारी वार्ता टोली वार्ताका संयोजक एवं गृहमन्त्री माधव प्रसाद घिमिरेले मंगलबार आन्दोलनरत मोहन वैद्य नेतृत्वको नेकपा माओवादी र उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चा लगायत दललाई पत्राचार गरेको हो आन्दोलनरत पक्षलाई वार्ता र छलफलबाट मात्रै निकास निस्कन सक्ने भन्दै छलफलमा आउन पत्र पठाइएको हो फोरमसँग भने आउँदो शनिबार दिउँसो वार्ता हुने भएको छ विदेशी मोर्चालाई विरोधी मोर्चालाई वार्ताको चिठी गयो अर्जुन सुवेदीले नागरिक राष्ट्रिय दैनिकमा खबर लेख्नु भएको छ नेकपा एमाले आगामी संविधान सभा निर्वाचनमा नेपाली काङ्ग्रेससँग मित्रवत प्रतिस्पर्धासँगै कतिपय स्थानमा सहकार्य गर्न सकिने गरी चुनावी रणनीति तय गर्ने भएको छ चुनावी तयारीलाई केन्द्रबिन्दु बनाएर छलफल गर्न मंगलबार हिजोबाट डाकिएको पोलिट ब्युरो बैठकबाट एमाले संविधान सभा निर्वाचनमा वाम लोकतान्त्रिक शक्तिसँगको सहकार्यलाई सैद्धान्तिक रूपमा स्वीकार गर्दै त्यस्तो त्यस्तो रणनीति तय गर्न लागेको जनाएको छ बैठकमा बोल्ने दर्जन भन्दा बढी नेताहरूले अधिकांशले आगामी निर्वाचनमा वाम लोकतान्त्रिक सहकार्य अन्तर्गत काङ्ग्रेस र एमाले बीच प्रतिस्पर्धा रहेको चुनावी क्षेत्रमा मित्रवत प्रतिस्पर्धा गरेर जाने र अन्य दल अघि देखिन सक्ने कतिपय स्थानमा दुई दलले आपसी तालमेलका लागि पार्टीले सहकार्यको ढोका खुल्ला राख्नुपर्ने सुझाव पनि राखेका छन् यसैबीच एमाले विवादास्पद छविका लोकमान सिंह कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बनाउन नहुने औपचारिक निर्णय निर्णय पनि हिजो नै गरेको छ अचानक सत्तै भाव घटेपछि राजधानी सहित मुलुकका विभिन्न क्षेत्रमा सुन किन्नेको भिड लागेको छ मंगलबार हिजो पनि तोलाको तीन हजार मूल्य घटेकाले सुन पसलमा भिडम भिड देखियो महँगोमा किनेको सुन सस्तोमा बेच्न नचाहेरै धेरैजसो व्यापारीले पसलै खोलेनन् खोलेका कतिपयले पनि सुन छैन भन्दै फर्काइदिएका थिए राजधानी सहित मुलुकका विभिन्न ठाउँका करिब तीस प्रतिशत व्यापारीले हिजो पसल बन्द गरे उपत्यकामा सुन पसल धेरै रहेको न्युरोड क्षेत्रमा पनि केही पसल खुलेका थिएनन् गत सात गतदेखि अन्तर्राष्ट्रिय बजारमा लगातार सुनको भाव घटिरहेको छ त्यसको प्रभाव स्वरूप नेपाली बजारमा सोमबार एकै दिन तोलामा तीन हजार तीन सय र मंगलबार हिजो तीन हजार रुपियाँ भाव घटेको छ हिजो नेपाली बजारमा सुन तोलाको उन्चास हजार पाँच सय रुपियाँमा कारोबार भयो फेरि तीन हजारले घट्यो सुनको मूल्य किन्नेको भिड लाग्यो पसल थुनेर व्यापारी चाहिँ भागेका छन् विष्णु पोखरेलले नागरिक राष्ट्रिय दैनिकमा खबर लेख्नु भएको छ नेपाललाई एक वर्षमा एक अर्ब चार करोड अमेरिकी डलर अर्थात करिब एक खर्ब नेपाली रूपैयाँ विदेशी सहायता आएको छ नेपालले आर्थिक वृद्धि र रोजगारीका लागि पूर्वाधार निर्माण प्राथमिकतामा राखिए पनि दाताले भने सामाजिक कार्यमा बढ़ी सहायता उपलब्ध गराएका छन् नेपालले पूर्वाधार निर्माणमा सहयोग अपेक्षा गरे पनि दाताले सामाजिक क्षेत्रमा मात्र चासो राखेकोमा सरकारले भने चिन्ता व्यक्त गरेको छ अर्थ मन्त्रालयले हिजो सार्वजनिक गरेको वैदेशिक वैदेशिक सहायताको प्रतिवेदन अनुसार दाताको चार प्रतिशत सहायता सामाजिक सामाजिक क्षेत्रमा आएको छ पूर्वाधार निर्माणमा जम्मा उन्तिस दशमलव आठ प्रतिशत छ भने उन्नाइस दशमलव तीन प्रतिशत आर्थिक क्षेत्रमा खर्च भएको छ विदेशबाट एक वर्षमा आएको सहायता मध्ये साठी प्रतिशत अनुदान हो भने पच्चिस प्रतिशत ऋण र पच्चिस प्रतिशत प्राविधिक सहायता छ आजका पत्र पत्रिकामा खबर प्रकाशित छन् कुरा अझै पनि वैदेशिक सहायताको दाताबाट आफू अनुकूल आउने आर्थिक सहायता नियन्त्रण गर्न सरकारले वैदेशिक सहायता नीति बनाउने भएको छ देशको अनुकूलमा दाताको सहायता परिचालन हुने गरी सरकारले नीति बनाउन लागेको हो नीति आएपछि दाताले आफ्नो उद्देश्य मात्र पूरा हुने गरी जथाभावी दिने सहायता नियन्त्रणमा आउनेछ सरकारले नीतिको मछौदा तयार गरिरहेको छ यो तयार भएपछि सरकारवालासँग छलफल गरेर अन्तिम रूप दिइनेछ दाताको नभई आफ्नो अनुकूलमा मात्र आर्थिक सहायता लिने नयाँ सरकारको अडान हो अर्थमन्त्रीको भनाइ आएको छ आजका पत्र पत्रिकामा खबर प्रकाशित छ श्रम विभागले नेपालमा गैर कानूनी रूपमा काम गर्दै आएका विदेशी कामदारलाई कार्यवाही गर्ने भएको छ नेपालको प्रचलित कानून बमोजिम श्रम स्वीकृति नली काम गर्ने सबै विदेशी कामदारलाई कार्यवाही गरिने श्रम विभागका महानिर्देशक कृष्ण हरि पुष्कर कर्णले बताउनुभयो हाल नेपालको विभिन्न श्रम प्रतिष्ठान तथा गैर सरकारी संस्थामा पचास हजार भन्दा बढी विदेशी कामदार कार्यरत छन् उहाँले भन्नुभयो तर विभागको तथ्याङ्क अनुसार हालसम्म नौ हजार जति कामदारले मात्रै श्रम स्वीकृति लिएका छन् लिएका छन् श्रम स्वीकृति नलिई काम गर्ने जुनसुकै विदेशी कामदारलाई पनि अब कारवाही हुन्छ आजको अभियान दैनिकमा राम राम राजा श्रेष्ठले खबर लेख्नु भएको छ रुकुममा खाद्यान्न सङ्कट अभाव तथा सुरक्षाको प्रचार वर्षेनी गरिन्छ तर मोटरबाट पुगेको र पछिल्लो समय केही अन्न उत्पादन समेत बढ्दै गएकाले खाद्यान्न अभाव यदा कदा बाहेक नभएको सरकारवालाको दावी छ जिल्ला खाद्य सुरक्षा सञ्जालले पर्याप्त तथ्याङ्कको विश्लेषण नगरी खाद्यान्न अभाव भएको जिल्लाको रूपमा घोषणा गर्दा समस्या आएको बताइएको छ सञ्जालका अनुसार रुकुमका उत्तर पूर्वी बाह्र गाविस खाद्य असुरक्षामा छन् असुरक्षित गाविसहरूमा गोतामेकोट स्यालखादी सिस्ने हुकाम रन्नामैकोट कोल र तक्सेरा छन् त्यस्तै काँक्री काँडा मराबाङ महात र राङ्सी गाविस पनि खाद्य असुरक्षित रहेको सञ्जालको ठहर छ सञ्जालका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीले भन्नुभयो ती गाविसमा नगदे बाली समेत उत्पादन हुन सकेको छैन तर स्थानीय बासिन्दा र व्यापारी सञ्जाल को ठहरसँग सहमत छैनन् पटक पटक एकै क्षेत्रका गाविसमा मात्र खाद्य सुरक्षा रहेको सञ्जालको निर्णयमा स्थानीयले शङ्का व्यक्त गरेका छन् अध्ययन बिना नै खाद्यान्न अभावको प्रचार गरिन्छ रुकुममा मेघराज खड्काले कारोबार दैनिकमा खबर लेख्नु भएको छ जिल्लाका आगलागी प्रभावित बस्तीमा झाडा पखालाको प्रकोप देखिन लागेको छ रौतहटको बसबिटी जिङ्गडिया र रघुनाथपुर गाविसका आगलागी प्रभावित बस्तीमा झाडा पखालाको प्रकोप देखिएको हो रौतहटका प्रहरी प्रमुख गोविन्द राम परियारले झाडा पखालाबारे जिल्ला जनस्वास्थ्य कार्यालयमा जानकारी गराएर स्वास्थ्य कर्मी पठाउन आग्रह गरेको पनि बताउनु भएको छ दुई गाविसमा शनिबार भएको भीषण आगलागीमा अस्सी घर जलेका थिए यसैबीच जिल्लाको कटहरिया क्षेत्रमा जथाभावी आगो बाल्नेलाई पाँच हजार रुपियाँ जरिवाना गर्ने निर्णय पनि रौतहटमा भएको छ आजको राजधानी दैनिकमा खेम बोलखेले खबर लेख्नु भएको छ र तनहुको एक गाई फार्मको भुइँमा रबर सिट प्रयोग गरिएको छ तनहुको बन्दीपुर आठयाम्बामा युवा कृषक पुष्पराज पौडेलले गाई फार्ममा रबर सिट प्रयोग गर्नु भएको हो उहाँले रबर सिटको प्रयोग नेपालमै पहिलो पटक भएको दावी पनि गर्नुभयो रबर सिटले उठ्न बस्न सजिलो हुने भएकाले गाईले भन्दा धेरै दुध दिने उहाँले बताउनुभयो चीनमा निर्मित यो रबर सिटमा छ वर्षको ग्यारेन्टी दिइएको छ उहाँले भन्नुभयो पौडेलले बत्तीस लाख पचास हजार रुपियाँ खर्च गरी आधुनिक गाई गोठ निर्माण गर्नु भएको छ उहाँले उहाँले गोठमा गाई पाल्न थालेको दुई साता मात्रै हुँदैछ यसअघि उहाँले घरमै रहेको परम्परागत गोठमा गाई पाल्दै आउनु भएको थियो विदेशमा होइन स्वदेशमै पसिना बगाउनु पर्छ उहाँको भनाइ छ गाई पालनमा साठी लाख लगानी गर्नुभएको छ र करोड पुर्याउने लक्ष्य छ कारोबार दैनिकमा कृष्ण न्यौपानेले दमौलीबाट खबर लेख्नु भएको छ सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा ज्येष्ठ र अपाङ्गता भएका नागरिकहरूका लागि वीर अस्पतालले सुरु गरेको सजिलो र निशुल्क सेवा तथा त्यसको प्रभावकारिता आएर एकछिन बसेपछि आमालाई लगे पहिले सबैभन्दा बुढी मान्छे भनेर बुढी मान्छे देखेर सबैभन्दा पहिले नै लगेर मजाले चेकअप गरिदिए औषधिहरू दिए फ्रीमा र सर्लाहीमा कालाजार प्रभावित क्षेत्रमा आजदेखि कीटनाशक औषधि छर्किने काम सुरु हुने मध्य पूर्वमा महिला कामदारको अवस्था दयनीय लगायत खबर बाँकी नै छन् साझा खबर सुन्दै गर्नुहोला नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण जनता युवा तथा कार्यकर्ता एवं देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली जनहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ राष्ट्रिय जनस्वयंसेवक नगर कमिटी गणेश पौडेल नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक शिक्षक कर्मचारी विद्यार्थी तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ वेस्ट मोडल कलेज प्राचार्य रामबाबु घिमिरे मोबाइल अन्ठानब्बे चार एकाउन्न शून्य चौरासी तेत्तिस नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक शिक्षक कर्मचारी विद्यार्थी तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ पञ्चकन्या विद्या मन्दिर आवासीय माध्यमिक विद्यालय रत्नगर दुई प्राचार्य एवं विद्यालय परिवार कक्षा नर्सरीदेखि नौ कक्षासम्म धमाधम भर्ना खुलेको सहर्ष जानकारी गराउँदै वैशाख पाँच गते इन्ट्रान्स परीक्षा हुने जानकारी गराइन्छ नव वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ परिचित shirting suiting and tailoring Khairahani चार पर्सा प्रोपाइटर राजेश खाते फोन शून्य छप्पन्न पाँच त्रियासी एक सय उन्चालिस मोबाइल अन्ठानब्बे चार पचपन्न छयासी दुई सय एघार सटिङ सुटिङका सम्पूर्ण कपडाको लागि साथै सिलाइ एवं विभिन्न कपडाहरूको लागि हामीलाई सम्झनुहोस् साङ्गु गाविसका आठवटा सरकारी र एक निजी गरी नौवटा विद्यालयमा कम्प्युटर र प्रिन्टर सेवा सुरु गरिएको छ पछिल्लो पटक बेलायतमा बस्दै आउनुभएका साङ्गु गाविस वडा नम्बर तीन निवासी नन्दकुमार चेमवाङ लिम्बुले चारवटा कम्प्युटर र तीनवटा प्रिन्टर विद्यालयका लागि उपलब्ध गराएपछि त्यहाँका प्रत्येक विद्यालयमा कम्प्युटर पुगेको रेडियो तमेर तापलेजुङले जनाएको छ सर्लाहीको हरिवन स्थित कालाजार प्रभावित क्षेत्रमा जिल्ला जनस्वास्थ्य कार्यालयले आजदेखि कीटनाशक औषधि छर्किने भएको छ कालाजार प्रभावित हरिवन तीन र छ तथा सिमाना जोडिएको दुई र आठ नम्बर वडामा औषधि छर्किन लागि जिल्ला स्वास्थ्य कार्यालयका किटजन्य रोग नियन्त्रक निरीक्षक पल्टु यादवले जानकारी दिनुभयो रेडियो एकता सर्लाहीबाट खबर प्राप्त भएको छ बैतडीको बटना गाविसका महिलाहरू मदिरा तथा जुवा नियन्त्रणको लागि घरदैलो अभियान थालेका छन् मदिराले गाउँमा अशान्ति उत्पन्न गराएको महिला हिंसा बढाएको र बालबालिकाको पढाइमा बाधा पुगेको भन्दै महिलाहरू रक्सी नियन्त्रण अभियानमा लागेका हुन् त्यसका लागि समिति पनि गठन गरिएको रेडियो सनसेर बैतडीले खबर पठाएको छ दाङ गढवा चार रामपुरका अग्नि पीडितहरू अहिले खुल्ला आकाशमुनि बस्न बाध्य छन् आगलागीमा आफ्नो सरसामान तथा बस्ने घर समेत जलेपछि उनीहरूको अवस्था दयनीय भएको हो रेडियो नयाँ युग लमहीका दशरथ घिमिरेको रिपोर्ट आगो लागेपछि थुप्रिएको खरानी फाल्दै गडौवाचार रामपुरका आगलागी पीड़ितहरू पुरानै घर भएको ठाउँमा त्रिपाल टाँगेर अस्थायी बसोबासको व्यवस्था गर्दैछन् चैत्र एकतिस गते भएको आगलागीबाट पीड़ित बनेका उनीहरूले अहिले पनि खुल्ला आकाशमुनि बस्न बाध देख्छन् अग्नि पीड़ित अमिना खातुन आगोले कुचो नबेच एउटा बाकस राखे सुनको अलिअलि सामान थियो त्यो राखे अनि त्यो पनि कोले लाग्यो कोले लाग्यो किताब कापी सब जल गए छोरा छोरी स्कूल ना जाता घर बैठा आगलागीबाट चौध घर परिवारको चौबिस घरगोड जलेर खरानीमा परिणत भएपछि रामपुर बस्तीका एक सय नब्बे जना बिचलीमा परेका छन् घरमा रहेका लत्ता कपडा अन्नपात धन सम्पत्ति जलेर खरानी भएपछि पीडितहरूलाई अहिले साँझ बिहान के खाउ के लाउ भन्ने पिरलो छ चैत्र एकतिस गते दिउँसो पप्पु पठानको घरको धुरीमा एकाएक आगोको मुस्लो देखियो गाउँका केही मानिस परमेश्वर पप्पूको घरमा टिभी हेर्दै थिए आगो बस्तीमा फैलिएपछि त्यसको नियन्त्रणको प्रयास चौतर्फी भयो तर पानीको उचित व्यवस्था नहुँदा समयमै आगो नियन्त्रण गर्न नसकेको भनाइ छ पीडितहरूको पीडितहरूको पुनर्वासको लागि कहीँ कतैबाट प्रयास भएको छैन जिल्ला प्रशासन कार्यालयबाट प्रति परिवार पाँच हजारका दरले उपलब्ध गराइएको रकम साँझ बिहानको खानपानमै सकिएको छ पुनर्वासका लागि सहयोग गर्न आग्रह गर्दै स्थानीय मुस्लिम बुद्धिजीवी अब्दुल लतिफ एउटा दुटा त्रिपालले त कसैको गुजारा चल्दैन अब घर बनाउने क्रममा कसैसित सहयोग पनि आएको छैन अनि गएर कुनै सङ्घ संस्थाले पनि त्यस्तो खासै सहयोग गरेका छैन अब साँझ बिहान खाने दुई चार दस किलो चामल सामल आग आगलागी पीडितहरूलाई राहतको तत्काल व्यवस्था गर्नुपर्ने त छँदैछ सँगसँगै गर्मी र हावाहोरीको मौसममा आग आगलागी हुन नदिन सचेत गराउनु पनि आवश्यक छ दशरथ घिमिरे सिआइएन रेडियो नयाँ लमैदाङ अब केही रोजगार र प्रवासका खबर वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका बाइस नेपाली अल्पत्र परेका छन् तीन महिना अघि मलेसियाको मलक्का स्थित रिकोन धागो कम्पनीमा गएका उनीहरू करारपत्रमा उल्लेख गरिएअनुसार तलब सुविधा नपाएपछि समस्यामा परेका हुन् पीडितहरू डेढ महिना त कामविहीन छन् सम्झौता अनुसार तलब सुविधा नपाएकाले काम छोडेर होस्टेलमै बस्दै आएको र नेपाल फर्किने पनि समस्या भएको उनीहरूले बताएको आजको नागरिक दैनिकले खबर छापेको छ मध्यपूर्वमा महिला कामदारको अवस्था दयनीय रहेको पाइएको छ मध्यपूर्व पुगेका कामदारलाई कसरी सुरक्षित राख्ने भन्नेमा अहिलेसम्म प्रभावकारी योजना पनि छैन मध्यपूर्वका Jordan Kuwait UAE Lebanon Bahrain Iraq Qatar Saudi Arab र यमनमा रहेका आप्रवासी कामदारको पीडा गत साता सार्वजनिक भएको अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको प्रतिवेदनले देखाएको नागरिक दैनिकमा खबर छापिएको छ अब अन्तर्राष्ट्रिय अब विदेश अमेरिकाको बोस्टनमा भएका दुई विस्फोटमा आठ वर्षे बालकसहित तीनजनाको मृत्यु भएको छ स्थानीय समयअनुसार सोमबार दिउँसो दुई बजेर पचास मिनट जाँदा भएको विस्फोटमा एक सय चालिसभन्दा बढी घाइते भएको सरकारी अधिकारीले जनाएका छन् यस्तै दक्षिण पूर्वी इरानको पाकिस्तान सिमानामा हिजो स्थानीय समयअनुसार दिउँसो तीन बजेर चौध मिनटमा गएको सात दशमलव आठ म्याग्निच्युडको भूकम्पबाट पाकिस्तानमा कम्तीमा तेह्रजनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् पाकिस्तानका पूर्व सैनिक शासक तथा राष्ट्रपति परवेज मुशर्रफले अन्तत आगामी मे महिनामा हुने आम निर्वाचनमा प्रतिस्पर्धा गर्न नपाउने हुनुभएको छ एउटा चुनावी अदालतले मुशर्रफलाई पाकिस्तानको उत्तर पश्चिम चित्रकलबाट प्रतिस्पर्धा गर्न अयोग्य बताएपछि उहाँ आगामी आम चुनावमा उम्मेद्वार हुनबाट वञ्चित हुनुभएको आजको पत्र खबर छापेका छन् अब खेल खबर नेपाल प्रहरीकी तारादेवी पुनले वीरगञ्जमा भएको शालिमार प्रथम महिला तथा पुरुष खुल्ला राष्ट्रिय भरोत्तोलन प्रतियोगितामा चारवटा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ताराले हिजो स्न्यासतर्फ एक क्लिन एन्ड जर्कमा दुई र कुलमा एकसहित चार राष्ट्रिय कीर्तिमान रचेकी हुन् र वैशाख पन्ध्र र वैशाख पन्ध्र गतेदेखि बर्मुडामा हुने डिभिजन थ्री क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ आइसिसीले सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेल अमेरिकासँग खेल्नेछ भने त्यसको भोलिपल्टै वैशाख सोह्र गते युगाण्डासँग प्रतिस्पर्धा गर्नेछ वैशाख बाइस गतेसम्म चल्ने प्रतियोगिताको विजेता र उपविजेता उपविजेता टोलीले सन् दुई हजार पन्ध्रमा हुने विश्वकप क्रिकेटको छनौट खेलमा सहभागिता जनाउन पाउनेछन् राजेश साहनी तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले राजधानी काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ वीर अस्पतालले ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूका लागि निशुल्क र सजिलो उपचार सेवा सुरु गरेको छ कतिको प्रभावकारी बन्न सक्ला रेडियो रिपोर्ट अरू खबर तस्विर र कार्टुन पनि बाँकी नै छ साझा खबर सुन्दै गर्नुहोला नव वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ unique mobile and repairing centre proprietor Kamal Pyakurel Khairahani चार पर्सा नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ शङ्कर इलेक्ट्रोनिक्स प्रोप्राइटर शङ्कर श्रेष्ठ खैरहने चार पर्सा नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा यस सामुदायिक वनका सम्पूर्ण सल्लाहकार सदस्यहरू एवं उपभोक्ताहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ उदयपुर सामुदायिक वन अध्यक्ष केशव लामा नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक ग्राहकवर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ Sapkota fancy stores proprietor Rajan Sapkota mobile अन्ठानब्बे चार एकाउन्न बत्तिस चार सय एक्काइस नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ भैरव साइकल पसल खोलिसिमल बजार प्रोपाइटर भैरव मोबाइल अन्ठानब्बे चार एकाउन्न त्रिसठी तिन सय साझा खबरमा अब वीर अस्पतालमा सुरु गरिएको विशेष स्वास्थ्य सेवा नेपालकै सबैभन्दा पुरानो वीर अस्पतालले ज्येष्ठ नागरिक तथा शारीरिक अशक्त व्यक्तिहरूका लागि निशुल्क तथा सजिलो उपचार सेवा सुरु गरेको छ अस्पताल स्थापना भएको एक सय तेइस वर्ष भइसकेको छ ढिलै भए पनि अस्पतालको यो नयाँ सेवा सुरु भएपछि ज्येष्ठ नागरिक तथा शारीरिक अशक्त व्यक्तिहरूले उपचारमा राहत पाउने भएका छन् यो सेवा कत्तिको प्रभावकारी बन्न सक्छ राजेश सहानीको रिपोर्ट वीर अस्पतालमा उपचारका लागि आउने ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिले अबदेखि टिकट काट्नु नपर्ने र लाइनमा नबसिकनै स्वास्थ्य परीक्षण गराउन पाउनेछन् ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई अस्पतालको भुइँतलामै बहिरङ्ग सेवाको व्यवस्था गरिएको छ विशेष बहिरङ्ग सेवाकै लागि छ जना चिकित्सकको पनि व्यवस्था गरिएको छ नयाँ सेवाको विशेषता र उद्देश्य बारे बताउँदै वीर अस्पताल आकस्मिक विभागका प्रमुख doctor Dhruv Prasad Singh general medical ओपिडीको भिरमा राखेर जाँच नलगाउनु क्युमा बसाल्नु सट्टा हामीले उनीहरूलाई फास्ट ट्र्याक छिटो उहाँको रोगको निदान होस् जाँच होस् उपचार होस् भनेर सहजताको मात्रै हामीले एउटा सोच बनाएर अगाडि बढेका छौँ ज्येष्ठ नागरिक तथा अपाङ्ग बहिरङ्ग सेवा सुरु भएको पहिलो दिनदेखि नै अस्सी वर्ष काटिसक्नु भएका एक वृद्धले वीर अस्पतालमा निशुल्क उपचारको सुविधा पाउनु भएको छ फोक्सोको समस्याबाट पीडित उहाँलाई बुहारी देउमाया निरौलाले अस्पताल ल्याउनु भएको हो उमेर गएका व्यक्तिहरूलाई अस्पतालले विशेष सेवा सहित यस्तो सुविधा ल्याउँदा निकै खुसी लाग्यो लागेको सुनाउँदै देउमाया निरौला आएर एकछिन बसेपछि आमालाई लगे पहिले सबैभन्दा बुढी मान्छे भनेर बुढी मान्छे देखेर सबैभन्दा पहिले नै लगेर मजाले चेकअप गर्दै अब के के गर्नुपर्ने एक्सरेहरू युरिन टेस्ट के के के टेस्ट गर्ने इसिजीहरू सब गर्दै औषधिहरू दिए फ्रीमा वीर अस्पतालले दिएको जानकारी अनुसार दैनिक दसजनालाई मात्रै ज्येष्ठ नागरिक तथा अपाङ्ग बहिरङ्ग विभागबाट जाँच गरेर निशुल्क उपचार गर्न सकिन्छ विभागबाट सेवा लिएर अहिले वीर अस्पतालमा दुईजना मात्रै उपचारका लागि भर्ना हुनुभएको छ उपचारका लागि आउने ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई उपचारपछि निशुल्क औषधि पनि दिने व्यवस्था मिलाइएको आकस्मिक विभागका प्रमुख डाक्टर ध्रुव सिंहको भनाइ छ वीर अस्पतालमा फेरि पैसा नभएको मान्छेलाई पहिलेदेखि पनि हामीले निशुल्क धेरै नै गरिरहेको हौ सर्भिसको यहाँ कस्ट नै लाग्दैन जुन अपरेसन गर्नु पर्यो बिरामी भर्ना हुनु पर्यो त त्यो यस हस्पिटलमा तपाईँको सेभेन्टी पर्सेन्ट पहिलेदेखि नै फ्री बेड छ एकदम अति न्यून आर्थिक आय भएका मान्छेहरू या किन्न नसक्ने मान्छेहरूको लागि हामीले कृष्ण क्लिनिकको संस्था छ त्यसबाट गरिब निचाहलाई उपलब्ध विगत वर्षदेखि नै पनि गराइँदै आएका छौँ अस्पतालको सेवा प्रभावकारी भएन भनेर पटक पटक विवादमा तानिँदै आएको वीर अस्पतालको यो सेवाप्रति भने सेवाग्राहीहरू सन्तुष्ट देखिएका छन् तर यो सेवालाई दीर्घकालीन र प्रभावकारी बनाउन जरुरी रहेको बताउनुहुन्छ उपचारकै लागि वीर अस्पताल पुग्नुभएका राज निरौला पहिला चाहिँ अलिक त्यति वास्ता गरिदिन्थ्यो कि म पनि आएको धेरै पटक आएको हुँ होइन त्यति वास्ता गरिन्थ्यो बिरामी लडिराखेको छ कराइराखेको छ रोइराखेको हुन्थ्यो चिच्याइराखेको हुन्थ्यो घाउ दुखिराखेको देखिन्थ्यो अहिले आएर चाहिँ अलिक बढी संवेदनशील डक्टरहरू पनि संवेदनशील नर्सहरू पनि संवेदनशील यद्यपि अब यो नयाँ नयाँ हुँदाखेरि यो त्यो देखिरहेको छ यसलाई चाहिँ निरन्तर रूपमा अझ बढी अझै राम अझै राम्ररी यसलाई चाहिँ लान सकेदेखि होइन सरकारी अस्पताल भएकोले वीर अस्पतालमा देशैभरिबाट उपचारका लागि सेवाग्राही आउने गरेका छन् उपचारका लागि आउने मध्ये गरिब र कम आर्थिक स्तर भएकै सेवाग्राहीको संख्या बढी हुन्छ पछिल्लो तथ्याङ्क अनुसार नेपालमा करिब पच्चिस लाख भन्दा बढी ज्येष्ठ नागरिक छन् त्यसैले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि अस्पतालले सुरु गरेको सेवालाई निरन्तरता दिन सकिए धेरै नेपालीले यो सुविधा सुविधाबाट फाइदा लिन सक्छन् राजेश साहानी सिआइएन काठमाडौँ साझा खबरमा अब केही खबर संक्षेपमा राजधानीमा आगो लाग्दा पानी छैन पानी नभएपछि राजधानीमा ठूलो आग लागि हुँदा नियन्त्रण गर्न समेत मुस्किल पर्न थालेको छ विभिन्न माग राखेर भूमिगत रूपमा आन्दोलन गर्दै आएका सत्रवटा समूहले राजधानीमा आफ्नो गतिविधि सञ्चालन गरिरहेको दावी प्रहरीले गरेको छ नेपालमा सञ्चालन भइरहेका पाँच तारे होटेलको कोठाबाट न्यूनतम एक सय डलर हुनुपर्ने प्रस्ताव गरिएको छ सवारी चालक अनुमति अनुमति पत्र अर्थात् लाइसेन्स लिनका लागि अबदेखि नयाँ खाले ट्रायलको व्यवस्था गरिएको छ चौबिसै घण्टा हतियारधारी खटिएको ठाउँमा चोरी सुन्दै आश्चर्य लाग्न सक्छ तर काभ्रेको सिडिओ कार्यालयमा त्यस्तै भएको छ प्रहरी तैनात भएकै बेला कार्यालयमा चोरी भएको छ उपराष्ट्रपति परमानन्द झाको चाबहिल कुमारी गाल स्थित घर सडक मापदण्ड विपरीत रहेको पाइएको छ सडक विस्तारका क्रममा काठमाडौँ उपत्यका शहरी विकास प्राधिकरणले उपराष्ट्रपति झाको घर मापदण्ड विपरीत निर्माण भएको जनाउँदै अतिक्रमित घरको भाग भत्काउने भएको छ र जिल्ला प्रशासन कार्यालय काठमाडौँले संस्था नवीकरणमा समस्या खडा गरेको समलैङ्गिका क्षेत्रमा कार्यरत निलहिरा समाजले आरोप लगाएको छ